धेरै छ धेरै माथि नसोच भनौ असल मित्र दाग लागेसी गाह्रो छ मेटाउन सेतो कागज जस्तै हो मान्छेको चरित्र जोडीको एउटै छ माया माया पछि नसोच बनाउ असल मित्र दाग लागेसी गाह्रो छ मेटाउन सेतो कागज जस्तै हो मान्छेको चरित्र दाग लागेसी गाह्रो छ मेटाउन सेतो कागज जस्तै हो मान्छेको चरित्र ए माया घाती भो नभएमा सारथी भो घाती भो धेरै माथि नसोच बनौ असल मित्र दाग लागे सिगारो छ मेटाउन सेतो कागज जस्तै हो मान्छेको चरित्र यही माया जाति भो नभएमा सोच बनाउ असल मित्र दाग लागे सिगारो छ मेटाउन सेतो कागज जस्तै हो मान्छेको चरित्र दाग लागे सिगारो छ मेटाउन सेतो कागज जस्तै हो मान्छेको चरित्र पहिले भने एउटालाई अर्कोलाई मन जसलाई पनि तिम्रै हो भनिदिन्छन् धेरै माथि नसुत बनाउ असल मित्र दाग लागेसी सिगारो छ मेटाउन सेतो कागज जस्तै हो मान्छेको चरित्र अर्कोलाई मन दिन्छन् जसलाई पनि तिम्रै हो भनिदिन्छन् धेरै माथि नसोच बनाउ असल मित्र दाग लागेसी सिगारो छ मेटाउन सेतो कागज जस्तै हो मान्छेको चरित्र दाग लागेसी सिगारो छ मेटाउन सेतो कागज हो मान्छेको चरित्र खाता अजम्बरी हुन्छ यो नाता धेरै माथि नसुत बनौ असल मित्र दाग लागे सिगारो छ मेटाउन सेतो कागज जस्तै हो मान्छेको चरित्र खोलम है खाता अजम्बरी हो यो नाता धेरै माथि नसोच बनाउ असल मित्र दाग लागेसी गाह्रो छ मेटाउन सेतो कागज जस्तै हो मान्छेको चरित्र दाग लागेसी गाह्रो llegó. असल मित्र दाग लागेसी सिगारो छ मेटाउन सेतो कागज जस्तै हो मान्छेको चरित्र मायाको धन्दा ठुलो नाता केही छैन यो भन्दा धेरै माथि नसोच बनाउ असल मित्र दाग लागे मेटाउन सेतो कागज जस्तै हो मान्छेको चरित्र दाग लागे सिगारो छ मेटाउन सेतो कागज जस्तै हो मान्छेको चरित्र